यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षबाट म सुजिता अब खबर विस्तारमा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफू संकटकाल लगाएर भए पनि संविधान सभाको म्याद थप्ने पक्षमा रहेको खुलासा गर्नुभएको छ आफू कलङ्कको टीका लगाएर भए पनि संकटकालको घोषणा गर्न र संविधान सभाको म्याद थप्न तयार रहेको बताउँदा आफ्नो पार्टी र काङ्ग्रेस नेता शेरबहादुर देवालले मात्र साथ दिएको उहाँले ट्विटर मार्फत खुलासा गर्नुभएको हो पहिलो संविधान सभाको अन्तिम दिनका घटनाक्रमहरू शीर्षकमा आज बिहान एघार बजे स्पष्टीकरण सार्वजनिक गर्दै भट्टराईले म्याद नथप्दा संविधान सभा सुत अवसान हुने भएपछि संविधानविदहरूको सल्लाहमा संविधान सभाको निर्वाचन घोषणा गरेको बताउनु भएको छ दुई जेठको बाह्र तेह्र गते संविधानका विवादित विषय र संघीयतामा मुख्य दलहरू सहमति गर्न असफल भएपछि चौध गते बसेको बैठक बसेको र त्यसमा पनि सहमति नभएपछि संविधानसभा अवसानको बाटोतिर गएको भट्टराईको भनाइ छ भट्टराईले संविधानसभा विघटन हुनुमा संघीयता नै मुख्य कारण रहेको र काङ्ग्रेस र एमाले षड्यन्त्र गरेको आरोप लगाउनु भएको छ सर्वोच्च अदालतले निर्वाचन आयोगका पुरानो आयुक्तहरूलाई नियुक्त गर्ने निर्णय खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाई देखाउ आदेश जारी गरेको छ पनवेडी कुमार लाभ र हरिराम शाहले दायर गरेको रिटमा प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश गिरिश चन्द्र लालको इजलासले लिखित जवाफ मागेको हो अन्तरिम संविधानको धारा एक सय अठाइसको उपधारा तीन र सात विपरीत कार्यकाल सकिएका लीलकण्ठ उप्रेदी दोलखबहादुर गुरुङ र अयोधी प्रसाद यादवलाई पुनः नियुक्ति गरेको भन्दै चैत सात गते रिट हाल्नु भएको थियो अर्थमन्त्री शङ्कर कोइरालाले देशको वैदेशिक परनिर्भरता घटाउन सरकार लागि परेको बताउनु भएको छ देशमा उपलब्ध स्रोतको अधिकतम प्रयोग र परिचालन गर्दै वैदेशिक स्रोतमा मात्रै भर पर्ने प्रवृत्ति अन्त्य गर्न सरकार लागि परेको मन्त्री कोइरालाको भनाइ छ अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाले तयार पारेको विकास सहायता प्रतिवेदन दुई हजार एघार बाह्र सार्वजनिक गर्दै उहाँले वैदेशिक सहयोगको विषयमा मन्त्रालयले छुट्टै नीति तय गर्ने जानकारी पनि दिनुभयो वर्तमान सरकार चुनावी परियोजनका लागि गठन भए पनि अर्थ सहायताका लागि भने नयाँ नीति कार्यान्वयन गराएरै छान्ने मन्त्री कोइरालाको प्रतिबद्धता छ आर्थिक वर्ष दुई हजार एघार बाह्रमा नेपालले विभिन्न दात्री निकायबाट एक अरब चार करोड अमेरिकी डलर बराबरको वैदेशिक सहायता प्राप्त गरेको छ प्रतिवेदन अनुसार सहयोग मध्ये एकचालिस प्रतिशत जिल्ला स्तरको परियोजनामा र उन्साठी प्रतिशत राष्ट्रिय परियोजनामा खर्च भएको छ सुनको भाव आज पनि तोलामा तीन हजार रुपियाँ घटेको छ सोमबार तेत्तिस सय रुपियाँ घटेर तोलाको बाहन्न हजार पाँच सय रुपियाँमा कारोबार भएको सुन आज छन घटेर उनपचास हजार पाँच सय रुपियाँमा छरेको छ लगातार भाव घटेपछि सुनको कारोबार प्रभावित भएको व्यवसायीहरूले बताएका छन् ग्राहकले अझै भाव घट्ने आशामा सुन किनेका छैनन् भने व्यापारीहरू भाव बढ्ने आशामा बसिरहेका छन् वैशाख महिना लाग्ने बित्तिकै भाव घटेकाले बिहेको लगानका बेला घाटा बिहाउनु परेको व्यवसायीहरूको गुनासो छ यस्तै बजारमा चाँदीको भाव पनि निकै घटेको छ एक दिन तोलामा सैतिस रुपियाँले घटेर चाँदी आज तोलाको आठ सय अन्ठानब्बे रुपियाँमा किनबेच भएको छ विवाहको मौसम सुरु भए पनि सुनको मूल्यमा आएको भारी गिरावटले सुन चाँदीको बजार ठप्प हुने भएको छ माछा मार्नका लागि प्रयोग गर्ने बम बनाउने क्रममा विस्फोट भएर दाङमा आज एकजना बालकको ज्यान गएको छ अर्को एकजना घाइते भएका छन् लालमटिया गाविस दुई खुरीमायामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा बाह्र वर्षीय भूपेश चौधरीको ज्यान गएको इलाका प्रहरीकाले भालुबाङले जनाएको छ विस्फोटमा परि स्थानीय चौध वर्षीय नारायण चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ घाइते चौधरीलाई उपचारका लागि नेपालगंज पठाइएको छ इजिप्टको एक अदालतले पूर्व राष्ट्रपति होस्नी मुबारकलाई हत्याको आरोपमा जेलमा बस्नु नपर्ने फैसला गरेको छ दुई वर्ष अघि भएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिएका प्रदर्शनकारीको हत्याको आरोपमा पूर्व राष्ट्रपति मुबारकमाथि मुद्दा चलाइएको थियो दुई वर्ष अघि भएको सरकार विरोधी प्रदर्शनले मुबारकलाई सत्ताच्युत गरेको थियो प्रदर्शन दमन गरेको आरोपमा चौरासी वर्षीय मुबारकले मुद्दा खेपिरहेका छन् तर अदालतको यो फैसलापछि पनि मुबारक जेल बाहिर निस्कने सम्भावना भने कमै छ उनलाई भ्रष्टाचारका धेरै मुद्दा छन् यसअघि ज्यान मार्ने उद्योग गरेको भन्दै उनलाई जन्मकैदको फैसला सुनाए पनि उक्त फैसला पुनः बदर भएको थियो र A division league champion three star club क्लबले जगजित श्रेष्ठ सहितका महत्वपूर्ण खेलाडीहरूलाई क्लबमा भित्राएको छ राष्ट्रिय टोलीका मिडफिल्डर जगजितसँगै मनाङका रविन्द्र श्रेष्ठ फ्रेन्चका प्रकाश बुढाथोकी र मध्यपुरका सरोज दाहाललाई क्लबमा भित्राएको हो सोमबार दसजनालाई अनुबन्धन गरेका छौँ थ्री स्टारका अध्यक्ष ललित कृष्ण श्रेष्ठले भन्नुभयो अब थप केही खेलाडीलाई भित्राउने तयारी छ गत सिजनको ए डिभिजन लिगमा फ्रेन्सबाट खेलेका जगजित निकै फर्ममा छन् भने फ्रेन्सलाई लिगको चौथो स्थानमा प्रणव प्रकाशले महत्त्वपूर्ण भूमिका खेलेका थिए थ्री स्टारले आगामी महिना काठमाडौँमा एएफसी प्रेसिडेन्ट कप छनौट फुटबल खेल्दैछ एन्फाले वैशाख दुई गतेबाट खेलाडी अनुबन्धन खुल्ला गरेको छ हवस् त अपराह चार बजीको अर्पण खबर सकियो समाचार कक्षबाट म सुजिता बिदा हुन्छु नमस्कार